आजको दिन संसार यो रमाइलो आजको दिन चारैतिर घमाइलो आजको दिन हाम्रो जीवनमा बसन्तको बहार छायो आहा बसन्तको बहार आजको दिनमा मरभूमिमा पानी पर्यो हो आजको दिनमा मरभूमिमा पानी पर्यो डाँडा पाखा आँगनीमा फुल फुल्यो आजको दिनमा हाम्रो सानो घरमा आकाशबाट जुन झर्यो आहा आकाशबाट जुन झर्यो आहा Happy birthday to you Happy birthday to you Happy birthday dear Samuel Happy birthday Komal तिम्रो ती हातले मलाई छुँदा तोते बोलीले जब मलाई बोलाउँदा दुःख पिर सबै भुलिदिन्छु म संसारकै सुखी मान्छे म आहा संसारकै सुखी मान्छे म आमा बाबाको आँखाको तारा तिमी हो आमा बाबाको आँखाको तारा तिमी हामी दुवैको एउटै जिउने आधार तिमी बिहानी पख उदाउने घाम तिमी उदाइरहनु जीवनभरि आहा उदाइरहनु जीवन शान्ति जीवनमा तिम्रो छाइरहोस् सफलताले हर कदम चुमोस् उज्यालो त्यो मुहारा हाँसो ओठमा जीवनभर तिमीले पाइरहोस् अध्यारो यो संसारमा जुन तारा चम्के झै अध्यारो यो संसारमा जुन तारा चम्के झै सधैँ तिमी चम्किरहोस् सधैँ तिमी चम्किरहोस् आजको दिन संसार यो रमाइलो आजको दिन चारैतिर घमायो आजको दिन हाम्रो जीवनमा बसन्तको बहार छायो आहा बसन्तको बहार